हजुरको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुन सुकी कुनाबाट सुनिराख्नु भएको छ नेपाली आधुनिक गीतको इतिहास यहाँसम्म आइपुगेको छ नेपाली सुगम सङ्गीतको फाट यति धेरै फस्टाउनुमा पक्कै पनि ती अग्रजहरूको निकै नै ठुलो योगदान रहेको छ ती पुराना पुराना स्रष्टाहरूले सङ्गीत नभरिदिनु भएको भए अथवा ती पुराना पुराना आवाजहरू नेपाली सुगम सङ्गीतको क्षेत्रमा नउदाएको भए सायद नेपाली सुगम सङ्गीतको यो बजार यहाँसम्म आइपुग्ने थिएन त्यसैले हामीले यति पुराना पुराना आवाज अनि ती पुराना पुराना स्रष्टाहरूलाई सम्मान गर्नुपर्छ र आजको आधुनिक यात्राको यो श्रृङ्खलामा निकै नै पुराना पुराना आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र गर्नेछौँ कार्यक्रम अवधिभर रहेर यति बेला आधुनिक यात्राको यो श्रृङ्खलामा फेरि पनि अर्को एउटा निकै नै पुरानो आवाज तपाईँले निकै नै मन पराउनु भएको आवाज हो र नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा आफूलाई दिलो ज्यान दिएर लागि पर्नु भएको एउटा एउटा आवाज लागि पर्नुभएका स्रष्टाहरूको आवाज तपाईँको माझमा राखिराखेका छौँ र यति बेला सोही आवाज त्यही नै चर्चित तपाईँ हाम्रो मनमुटुमा बस्न सफल भएको आवाज अबको क्रममा राख्छु आधुनिक यात्राको व्यवसायमा पानी को रिम झिम बरसात को बेला पानी को रिम झिम बरसात को बेला हित मारे रा की की पानी को रिम झिम बरसात को बेला हित मारे रुझे की इस परे को निधार तिम्रो इस परे को निधार तिम्रो लाजल बेर्थै कि ना छोपे की लाजल बेर्थै कि ना छोपे की छोपेकी पानीको रिमझिम वर्षाको बेला रे वैशालु मधुमासा अधर्म चढेछ प्रीति सुवास यौवन भारे वैशालु मधुमासा औला छोइदेऊ औला छोइदेऊ बाचा गरेर जीवनको गीता तिमी नै भनेर जीवन को गीता तिमी नहीं भनेरा पानीको रिमझिम को बेला गीत मारेर किन रुझेकी पानीको रिमझिम को बेला गीत की इस परे को निहार तिम को निधार तिम्रो लाजले बेर्थै कि ना छोपे छोपेकी लाजले बेर्थै कि ना छोपे पानी को रिम झिम बरसात बेला पानीको रिमझिम बर्सातको बेला निकै नै सुमधुर आवाज निकै नै कर्णप्रिय आवाज अनि सदाभार आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्चमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै गुणाबाट सुनिराख्नु भएको छ र आजको आधुनिक यात्राको यो श्रृङ्खलामा मैले विशेष गरी निकै नै पुराना पुराना आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र आशा छ तपाईँ पनि यति बेला आधुनिक यात्राको यो श्रृङ्खलासँगै हुनुहुन्छ र यति बेला फेरि पनि अर्को एउटा निकै नै चर्चित आवाज नै तपाईँको माझमा प्रस्तुत गर्न चाहन्छु नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा नेपाली गीत सङ्गीतको क्षेत्रमा निकै नै अजर निकै नै अमर आवाज हो यति बेला तपाईँको माझमा राख्न चाहन्छु र उहाँले स्वर किन्नरीको उपाधि पनि पाइसक्नु भएको थियो र उनी स्वर किन्नरी तारादेवीको सुमधुर स्वरमा सजिएको एउटा निकै नै मिठो मर्मस्पर्शी आवाज तपाईँको माझमा राख्न चाहन्छु सोचे जस्तो हुन्न जीवन Thank you. सोचे जस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन जस्तो भोग्यो उस्तै हुन्छ खोजे जस्तो रोजे जस्तो हुन्न जीवन पक्कै पनि हो तपाईँ हाम्रो जीवन तपाईँ हामीले सोचेको भन्दा तपाईँ हामीले कल्पना गरेको भन्दा धेरै फरक भइदिन्छ तपाईँ हामीले सोचेको जस्तो हुने हो भने तपाईँ हामीले चाहेको जस्तो भइदिने हो भने साँच्चै यो दुनियाँ नै कस्तो हुन्थ्यो होला आधुनिक यात्राको श्रृङ्खला सँगै हुनुहुन्छ तपाईँ र तपाईँको माझमा यिनै अझ अमर आवाजहरू प्रस्तुत गरिराखेका छौँ जुन आवाजले नेपाली गीत सङ्गीतको इतिहास यहाँसम्म ल्याइ पुर्याएको छ नेपाली गीत सङ्गीतको इतिहासलाई यति उच्च स्थानमा पुर्याइदिएको छ तिनै आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर हामी तपाईँलाई नयाँ नयाँ आवाजहरू पनि राख्छौँ कहिलेकाहीँ नयाँ पुराना दुवै खाले गीत सङ्गीतलाई तपाईँको माझमा राख्छौँ त कहिले यस्तै पुराना पुराना आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्ने गर्छौँ जुन आवाजले वास्तवमै तपाईँ हाम्रो मनलाई सुन्छ जुन आवाज सुन्दा कहीँ न कहीँ तपाईँ हामीलाई निकै नै आनन्दको अनुभूति हुन्छ त्यस्तै आवाजहरू प्रस्तुत गरिराखेका छौँ र यति बेला फेरि पनि हामी अर्को एउटा आवाजलाई नै तपाईँको माझमा राख्न चाहन्छौँ विशेष गरी नेपाली सुगम सङ्गीतको फाँट नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्र नेपाली गीत सङ्गीतको क्षेत्रलाई अगाडि बढाउने क्रममा अग्रजहरूले धेरै ठुलो योगदान दिनुभएको छ र तिनी आवाजलाई मनन गर्दै तिनी योगदानलाई मनन गर्दै उहाँहरूप्रति नै समर्पित गर्दै आजको कार्यक्रम आधुनिक यात्राको यो श्रृङ्खला प्रस्तुत गरिराखेका छौँ र यति बेला फेरि पनि त्यही पुरानो आवाज त्यही चर्चित आवाज तपाईँको माझमा राख्न चाहन्छु कुन आवाज हो कसको स्वर हो तपाईँ अनुमान लगाउँदै गर्नुहोस् यो बिचमा तपाईँको लागि राख्छु यो निकै नै कर्णप्रिय आवाज खुशी दी जाऊं नहीं बेला आधुनिक यात्राको श्रृङ्खला सुनिराख्नु भएको छ आधुनिक यात्राको श्रृङ्खलामा आज मैले निकै नै पुराना पुराना आवाजहरू निकै नै चर्चित आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र आधुनिक यात्राको आजको यो श्रृङ्खलाको हामी लगभग अन्त अन्तमा पनि आइपुग्न लागिसकेका छौँ यतिन्जेलसम्म तपाईँले आधुनिक यात्राको श्रृङ्खलालाई साथ दिनुभयो सुनिदिनु भयो सँगसँगै रहिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु रैतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि हृदयदेखि नै धन्यवाद दिँदै आधुनिक यात्राको आजको श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार हरेक गीत सङ्गीतलाई माया गर्नुहोस् र त्यसमा पनि पुराना पुराना या आवाजहरूलाई सधैँ सम्झिनुहोला सधैँ सुन्नुहोला हवस् त नमस्कार जलुती ठुला ठुला तिर बनी पसे युदी रही माँ कालो लामो पर विकेश छल पर कली नो माया मा गजलुती ठूला ठुला ठुला आँखा